गतेको पत्रमा प्रकाशित सूचनाको तीस दिनभित्र सम्बन्धित जिल्ला कृषि विकास कार्यालयमा नियमान अनुसार दरखास्त पेश गर्न हुन सूचित गरिन्छ विस्तृत जानकारीका लागि नजिकको कृषि सेवा केन्द्र पशु सेवा केन्द्र जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ जिल्ला कृषि विकास कार्यालय डडेलधुरा डडेलधुरा उद्योग वाणिज्य संघ डडेलधुराको आय विवरण बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना यही श्रावण एक्काइस र बाइस गतेका दिन आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरको टोली आय विवरण र मदिरा नवीकरण कार्यका लागि यस डडेद्रा उद्योग वाणिज्य संघको कार्यालयमा आउने भएकाले सम्पूर्ण उद्योग व्यवसायीहरूमा आफ्ना व्यवसायहरूको कर विवरण बुझाउन हुन यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ थप जानकारीका लागि कार्यालयको फोन नम्बर शून्य छ्यानब्बे चार बिस छ सय एघारमा सम्पर्क गर्न सकिनेछ डडेलधुरा उद्योग वाणिज्य संघ डडेलधुरा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना अनि म भूपेन्द्र विष्ट सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुकको उन्चालिसौं प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको छ प्रधानमन्त्रीका लागि आज दिउँसो संसदमा भएको मतदानमा एकल उम्मेद्वार प्रचण्ड अत्याधिक बहुमतले विजय हुनु भएको हो उहाँको पक्षमा तीन र विपक्षमा दुई मत परेको थियो सभामुख उन्सरी खर्तीले संसदमा हाल कायम सदस्य संख्याको बहुमत मत प्राप्त गरेको भन्दै दाहाललाई विजयी घोषणा गर्नुभयो भएको छ संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि नौ वर्ष अघि उनी पहिलो पटक प्रधानमन्त्री बन्नु भएको छ संसदको सबैभन्दा ठूलो दल कांग्रेस मधेसी मोर्चा समेतको संघीय गठबन्धन फोरम लोकतान्त्रिक रापरपा लगायत साना दलको समर्थन रहेको छ दुई पैसठी साल भदौमा पहिलो पटक प्रधानमन्त्री बन्नुभएका प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बन्नु भएको हो यसैबीच नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ भोलि लिनुहुने भएको छ राष्ट्रपति भवन शीतल निवासमा उहाँले अपरान्ह तीन बजे शपथ ग्रहण लिने कार्यक्रम तय भएको प्रचण्ड को सचिवालयले जनाएको छ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनीयताको शपथ खुवाउनु हुनेछ प्रचण्ड प्रधानमन्त्री निर्वाचित भए लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालवाटार छोडेर बालकोट स्थित निवासमा फर्कनु भएको छ केन्द्रबाटै डडेलधुराका लागि निर्धारण गरिएका चारवटा स्थानीय तहमा जिल्लाका राजनीतिक दलहरूले असहमति जनाएका छन् जिल्लाका लागि चारवटा स्थानीय तह मात्रै अपुग हुने भन्दै दलहरूले स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिलाई सातवटा स्थानीय तह हुनुपर्ने भन्दै सर्वदलीय निर्णय बुझाएका छन् भने सिमाना निर्धारण समितिलाई ज्ञापन पत्र सोही सुझाव राखेर बुझाएका छन् दुई नगरपालिका र दुई गाउँपालिका सहितको स्थानीय तह जिल्लाका लागि अपुग भएको भन्दै दुई नगरपालिका र पाँचवटा गाउँपालिका सहितको स्थानीय तह हुनुपर्ने आफूहरूलाई सर्वदलीय निर्णय दलहरूले बुझाएको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति डडेलधुराका संयोजक एवं स्थानीय विकास अधिकारी पुरूषोत्तम ठकालले जानकारी दिनु भएको छ हालको परशुराम नगरपालिकालाई सिंगै एउटा नगरपालिका बनाउनु पर्ने र अमरगढ़ी नगरपालिका र समैजी गाविसलाई संयोजन गरेर अर्को नगरपालिका बनाउनु पर्ने सर्वदलीय निर्णय रहेको छ यस्तै ग्राम गणेशपुर मष्टामाण्डो र कल्पालमाण्डो गाविसलाई संयोजन गरेर एउटा गाउँपालिका बेलापुर नवदुर्गा मणिलेक र कोटेली गाविसलाई मिलाएर अर्को गाउँपालिका बनाउनु पर्ने भनिएको छ अझै मेरो भद्रपुर चिपुर र देवल दिव्यपुर गाविसलाई मिलाएर एउटा गाउँपालिका र रूपाल भागेश्वर बगरकोट गाविसलाई संयोजन गरेर अर्को गाउँपालिका बनाइनु पर्नेमा जोड़ दिइएको छ यसै गरी गाङखेत र आलिताल गाविसलाई संयोजन गरेर एउटा अर्को गाउँपालिका बनाउनु पर्ने सर्वदलीय निर्णय स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिलाई बुझाएको र सोही सुझाव लेखेर सिमाना निर्धारण समितिलाई ज्ञापन पत्र समेत पठाएको नेकपा माओवादी केन्द्रका नेता उमेश प्रसाद भट्टले जानकारी दिनुभएको छ उहाँले चारवटा स्थानीय तहमा जनसंख्यालाई मात्र ख्याल गरिएको तर भूगोललाई ख्याल नगरेको बताउनु भएको छ को अनुसार जिल्लामा सातवटा स्थानीय तह आवश्यक भएकाले सर्वदलीय निर्णय गरेर सुझाव बुझाएको उहाँले बताउनु भएको छ यसअघि चार स्थानीय तह अनुसार भने अमरगढी नगरपालिका अजयमेरू समैजी कोटेली असी ग्राम र गाङखेत गाविसको वडा नम्बर छ र सात बाहेकका ओडाहरू समेत समावेश गरी अमरगढी नगरपालिका बनाउने र बगरकोट रूपाल भागेश्वर देवल दिव्यपुर चिपुर र भद्रपुर गरी छवटा गाविसको गाउँपालिका प्रस्ताव गरिएको छ यसै चार तहमा परशुराम नगरपालिका नगरपालिकामा आलेताल गाविस र गाङ्खेत गाविसको ओडा नम्बर छ र सात गरी नगरपालिका तह प्रस्ताव गरिएको छ भने पूर्वी क्षेत्रका छवटा गाविस बेलापुर मडिलेक नवदुर्गा मष्टमाण्डु कल्पालमाण्डु र गणेशपुर गरी गाउँपालिकाको प्रस्ताव गरिएको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका सदस्य सचिव एवं जिल्ला विकास समिति डडेलधुराका योजना अनुगमन तथा प्रशासकीय अधिकृत हिरालाल भण्डारीले जानकारी दिनुभएको छ आजको सर्वदलीय निर्णय अनुसार दलहरूले बुझाएको सातवटा स्थानीय हकको सुझावलाई सम्मान गरिने समितिका सदस्य सचिव भण्डारीले जानकारी दिनुभएको छ जिल्ला प्रशासन कार्यालय डडेलधुराले जिल्लाका सरकारी कार्यालयहरूमा छड्के अनुगमन गरेको छ आज बिहान कार्यालय समयको पन्ध्र मिनटपछि गरेको अनुगमनमा विभिन्न कार्यालयका नौजना अधिकृत स्तरका कर्मचारी सहित चौहत्तर जना कार्यालयमा अनुपस्थित रहेको पाइएको छ अठाइसवटा कार्यालयहरूमा गरिएको छड्के अनुगमनमा सहायक स्तरका पैंसठी जना अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा चन्द्र रोकाले जानकारी दिनुभएको छ अनुपस्थित रहेका कार्यालयका कर्मचारीहरूलाई अनुपस्थित हुनुको कारण सहित तीन दिनभित्र जवाब पेश गर्न प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले निर्देशन दिनुभएको छ कार्यालयमा कर्मचारी नै नहुँदा आफ्नो काम नै नहुने गरेको सेवाग्राहीको गुनासोपछि प्रशासनले अनुगमन गरेको जनाइएको छ सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालय अन्तर्गतका निकायहरूको बेरुजु सवा दुई करोड़ नागेको छ निर्देशनालयमा तहत रहेका नौवटै जिल्लाका निकायहरूको बेरुजु सवा दुई करोड़ नागेको हो जिल्ला वन कार्यालय भू संरक्षण कार्यालय शुक्लाफाटा वन्यजन्तु आरक्षा खप्ताड राष्ट्रिय निकुञ्ज अपिनापा संरक्षण कार्यालय दार्चुला वनस्पति कार्यालय तथा क्षेत्रीय वन र तालिम केन्द्रको बेरुजु दुई करोड़ तीस लाख चौबिस हजार पुगेको क्षेत्रीय वन निर्देशनालय धनगढ़ीले जनाएको छ निर्देशनालय अन्तर्गत चौबिसवटा कार्यालयहरू रहेकोमा अधिकांशको फर्च्यौट हुन बाँकी रहेको हो आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरमा तीन करोड़ अठहत्तर लाख चौबिस हजार बेरुजु रहेकोमा गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा एक करोड़ सत्तालिस लाख चौवालिस हजार बेरुजु फर्चोट भएको हो जसमध्ये दुई करोड़ तीस लाख चौबिस हजार बेरुजु फर्चोट गर्न बाँकी रहेको क्षेत्रीय वन निर्देशनालयका रेन्जर लोकराज बरालले जानकारी दिनुभएको छ उहाँका अनुसार सार्वजनिक निकाय तथा विभिन्न कार्यालय कार्यालय का लेखा प्रणाली सुस्त नहुँदा बेरोजु फर्चोटमा चुनौती बन्दै गएको छ सरकारी नीति एवं कार्यशैलीमा देखिएका कमजोरीका कारण सरकारमाथि बेरुजु फर्चोटको बोझ थपिँदै गएको रेन्जर बरालले जानकारी दिनुभएको छ पेसको वितरणले निरन्तरता पाउनु कानूनको पालनामा उदासीनता देखिनु र आन्तरिक नियन्त्रण प्रणाली फितलो हुनु जस्ता कारणले बेरुजु चुलिँदै गएको सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालयका लेखा अधिकृत चेतराज जोशीले जानकारी दिनुभएको छ उहाँले सार्वजनिक स्रोतको परिचालन गरी गरी भए गरेका लेखा परीक्षणबाट कायम भएका बेरुजु फर्च्योट कार्यलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्न बेरुजु फर्चौट कार्यलाई तीव्रता प्रदान गरिएको भए पनि अपेक्षित सुधार नभएको क्षेत्रीय वन निर्देशनालय धनगढ़ीले जनाएको छ लेखा अधिकृत जोशीले बेरुजु हुने कार्यालयका प्रमुख तथा लेखा अधिकृतहरूलाई बेरुजु फर्च्योट नभएसम्म सरुवा गर्न नपाइने नियम लागू गर्न सके मात्रै समस्या समाधान हुने बताउनु भएको छ कैलाली जीविसले ढुङ्गा बालुवा संकलन कृषि तथा पशुजन्य निकासी र अन्य जिल्ला निकासी करको पुनः टेण्डर आह्वान गरेर चालू आर्थिक वर्षमा अघिल्लो पटकको भन्दा पाँच करोड़ बाइस लाख अडचालिस हजार रूपियाँ राजस्व वृद्धि गर्ने भएको छ सुरुमा आह्वान गरिएको टेन्डर रद्द गरेर पुनः टेन्डर गर्दा जिल्ला विकास समिति कैलालीलाई राजस्व फाइदा भएको हो आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा जिल्ला विकास समिति कैलालीले खुटिया नदी खण्डमा बयासी लाख रुपियाँ न्यूनतम अङ्क राखेर टेन्डर आह्वान गरेकोमा बराबर प्रक्रियाबाट एक करोड एकासी लाखमा चेकका स्वीकृत भई सम्झौता भएको थियो भने आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरमा सोही खण्डमा जिल्ला विकास समितिले सत्तर नब्बे लाख बीस हजार रुपियाँ राखेर आह्वान गरेको टेन्डरमा बयानब्बे लाख रुपियाँमा टेन्डर परेको थियो मेलमतो र अपारदर्शी क्रियाकलाप बेच अप्रत्याशित रूपमा कम रकममा टेन्डर परेपछि जीविसले पुनः सूचना प्रकाशित गर्दा सोही खण्डमा दुई करोड़ उनासी लाखमा टेन्डर हारिएको छ खुटिया नदी खण्डमा खुटिया गोदावरी र खैराना नदीहरू पर्छन् त्यस्तै कान्द्र नदी खण्डमा उनासत्तरी लाख नब्बे हजार अघिल्लो नब्बे हजारमा अघिल्लो वर्ष ठेक्कामा गरिए भएको थियो भने यो वर्ष सोही खण्डमा चालिस लाखमा मात्रै टेन्डर हालिएको थियो भने पुनः प्रकाशित टेन्डरपछि सोही खण्डमा एक करोड़ एकतीस लाखमा टेन्डर हारिएको छ काँडा नदी खण्डमा कान्द्रा र लुक्मा नदीहरू पर्दछन् यसै गरी कृषि तथा पशुजन्य निकासी करमा अघिल्लो वर्ष एक करोड़ छ्यासी लाखमा गएको टेन्डर यो वर्ष एक करोड़ त्रिपन्न लाखमा मात्रै हारिएको थियो जो पुनः टेण्डर पछि दुई करोड़ पच्चीस लाखमा गएको छ त्यस्तै अन्य जिल्ला निकासी करमा समेत अघिल्लो वर्षको तुलनामा कम रकम राखेर टेण्डर हारिएको थियो अघिल्लो वर्ष सैतिस लाख पचास हजारमा सदर भएको टेण्डर यो वर्ष एकतीस लाख पच्चीस हजार रूपियाँमा मात्रै परेको थियो पुनः टेण्डर पछि एक करोड़ सात लाखमा टेण्डर गएको जिल्ला विकास समिति कैलालीका स्थानीय विकास अधिकारी केशव प्रसाद भिमलीले जानकारी दिनुभएको छ स्थानीय विकास अधिकारी विमलीले अघिल्लो वर्ष वर्षको तुलनामा निकै कममा टेन्डर पर्नु र विभिन्न मिडियामा आएका समाचारका कारण आफूले राजस्व समितिको बैठकबाट टेन्डर प्रक्रिया रद्द गरी पुनः टेन्डर आह्वान गरेको बताउँदै जिल्लालाई करिब सवा पाँच करोड़ राजस्व वृद्धि भएको बताउनु भएको छ कैलालीका मुख्य बजार मध्ये भित्रको अत्तरिया बजार छाडा पशु चौपाएका कारण कुरूप बन्दै गएको छ स्थानीय बासिन्दाहरूले छाडेका पशु चौपाएका कारण आजित भएका अत्तरिया नगरवासीहरू कञ्चनपुरबाट थप छाडा पशु चौपाया थपिएपछि झनै दिगदार भएका छन् केही हप्ता अघि छिमेकी जिल्ला कञ्चनपुरले आफ्नो नगरलाई व्यवस्थित बनाई त्यहाँका अढाई सय छाडा चौपायाहरू अतयार नगरपालिकाको तेघरीको जंगलमा छोडेको थियो अहिले तिनै पशुहरू तेघरी हुँदै अतरिया बजारमा पसेपछि बजार क्षेत्रको सुन्दरता हराउनुको साथै स्थानीय व्यवसायहरूको पसलमा आई हैरान बनाउन थालेका छन् नगरवासीले नगरपालिकालाई विभिन्न शीर्षकमा कर बुझाउँदै आए पनि उनीहरूको हितमा ठोस कदम नचल् चल्दा अत्तरिया नगरवासीहरू नगरपालिकाप्रति आक्रोशित बनेका छन् छाडा पशुहरू रातिको समयमा नगरपालिका भित्रका ती घरी वनखेत कडायत टोल आदर्श टोल लगायतका अन्य टोलमा कृषकहरूले लगाएका बाली नाली सका पार्न थालेपछि आफूहरू मारमा परेको यस क्षेत्रका कृषकहरूले गुनासो गरेका छन् सड़क छेउमा अव्यवस्थित रूपमा रहेका ठेला पसलका कारण क्रूप बनेको बजार क्षेत्र छाडा पशु चौपाएको चौपायाले कब्जा गरेपछि झनै कुरूप बन्दै गएको छ बजार क्षेत्रमा हिडुल गर्न र गाडी सञ्चालन गर्न पनि अहिले अप्ठ्यारो परिरहेको छ जसका कारण सड़क दुर्घटनाको जोखिम उच्च हुँदै गएको छ बीच सड़कमा गाडी गुडिरहेकै बेला स्थानीयले छाडा पशु चौपाया लखेट्ने गरेका कारण दुर्घटनाको जोखिम बढ़दै गएको भन्दै गाडी चालकहरू झनै त्रस्तित बनेका छन् यो समस्या समाधानका लागि पटक पटक संचार माध्यमहरू तथा नगरवासीहरूले गुहार्दा समेत नगरपालिका सँगसँगै बजार व्यवस्थापन समिति पनि मुखदर्शक बनेको छ तपाईँ युनिटी खबर सुनिरहनु भएको छ कैलालीको धनगढीमा सञ्चालित अधिकांश प्याथोलोजी गैरकानूनी तलबको माग गर्दै डडेलधुरा बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला अहिलेसम्म नपाल्या कुरा यसलाई किन पाल्नु पर्या हो कुन्नी आजकलका ठिटाहरूसँग नसकिने भयो के भो लालजङ काका एक्लै गराइरहनु भएको छ त के हुनु नि स्वास्थ्य स्वयंसेवीका नानी आफूले कहिल्यै नपालेका कुखुरा नपाल नपाल भन्दा हाम्रो रामचन्द्रलाई मरे लागेन कुखुरा पालेरै छोड्यो कसैका नमा छोरीलाई कुखुराको अन्डा र मासु खुवाउनु पर्ने रे खै हामीले पनि पाँचवटा छोराछोरी हुर्कायौँ त्यस्तो केही खुवाउनु परेन त्यसो होइन लालजङ काका रामचन्द्र बाबुले जे गर्नुभयो ठिक गर्नुभयो हेर्नुहोस् रामचन्द्रका साना नानीहरू छन् तिनीहरूको शारीरिक र मानसिक विकासका लागि मासु र अण्डा जस्ता पोसिला खानेकुरा खुवाइरहनु पर्छ घरमै कुखुरा पालेपछि अण्डा र मासु खुवाउन सजिलो हुन्छ फेरि नि काका व्यावसायिक रूपमा कुखुरा पाल्ने हो भने राम्रो आमदानी पनि गर्न सकिन्छ हो त नि काका कुखुराको मासु र अण्डा गुणस्तरीय प्रोटिनको स्रोत हो त्यसै गरी सहजै उपलब्ध हुने बच्चाले सजिलै पचाउन सक्ने र पौष्टिक तत्वको राम्रो भण्डार भएको भित्रको पहेलो भाग आइरनको पनि राम्रो स्रोत भएकाले बच्चाको वृद्धि तथा विकासका लागि एकदमै राम्रो मानिन्छ नियमित उपभोगको लागि उन्नत जातका कुखुरा पालन गरी अण्डा र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 दलको असहमति दुई नगरपालिका र पाँच गाउँपालिका सहित सातवटा स्थानीय तहको माग डडेलधुराका सरकारी कार्यालयमा छड्के अनुगमन अनुगमनमा अठाइस कार्यालयका नौजना अधिकृत स्तरका सहित चौहत्तर कर्मचारी कार्यालयमा अनुपस्थित लगायतका समाचार अब बाँकी प्रसंग कैलालीको धनगढीमा सञ्चालित अधिकांश प्याथोलोजीहरू गैर कानूनी भएको देखिएको छ जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले गरेको अनुगमनका क्रममा अधिकांश प्याथोलोजी गैर कानूनी रूपमा सञ्चालित भएको फेला परेको हो अनुगमन टोलीले बाह्रवटा प्याथोलोजीको अनुगमन गर्दा तीनवटा मात्रै सबै प्रक्रिया पुर्याएर सञ्चालन गरेको पाइएको छ बाँकी प्याथोलोजी बिना अनुमति सञ्चालनमा रहेको पाएको जिल्ला जन जनस्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य प्रशासक जयबहादुर कार्कीले जानकारी दिनुभएको छ अस्पतालको नाममा दर्ता भएका तर अनुमति नै नलिएर ल्याब सञ्चालन गरिरहेकोमा Raghu medical Krishna medical Anirudra medical र भुवनेश्वरी औषधि पसल रहेका छन् यस्तै जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमति नै नलिई सेती डिलाबल lab Siddhanath pathology Manakamana pathology Bageshwari pathology र कामना प्याथोलोजी सञ्चालनमा आइरहेका छन् गैर कानूनी रूपमा सञ्चालित प्याथोलोजीहरूमाथि कार्यवाही प्रक्रिया अघि बढ़ाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ डडेलधुरा बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ लामो समयदेखि तलब नपाएको भन्दै क्याम्पसमा अध्यापन गराउने शिक्षकहरूले तालाबन्दी गरेका हुन् तीन महिनादेखिको तलब नपाएको भन्दै शिक्षकहरूले आजदेखि अनिश्चितकालीन तालाबन्दी गरेको क्याम्पसका सहायक प्रमुख जगदीश पौडेलले जानकारी दिनुभएको छ क्याम्पसमा अध्यापन गराउँदै आएका शिक्षक र कर्मचारीहरूले तलब नपाउन्जेलसम्म तालाबन्दी जारी राख्ने बताएको उहाँले जानकारी दिनुभएको छ समय समयमा कहिले विद्यार्थी कहिले विभिन्न राजनीतिक दलका विद्यार्थी संगठन र कहिले शिक्षकले नै तालाबन्दी गर्दा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरूको पढाइ प्रभावित हुने गरेको छ गएको शनिबारदेखि घरबाट हराएकी बजाङ दह बगर दुईकी गोमादेवी बोहरा बुधबार मृत भेटिएकी छन् अठाइस वर्षकी गोमादेवी हराएको भन्दै खोजी भएको र मृत अवस्थामा फेला परेको प्रहरी नायब परीक्षक नरेन्द्र चन्दले बताउनु भएको छ शनिबार घरबाटै हराएकी गोमादेवी बुधबार संगार खोलामा मृत अवस्थामा फेला परेकी हुन् अहिले घटनास्थलमा प्रहरीको टोली खटिएर अनुसन्धान गरिरहेको छ घटनाको थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ यसैबीच गै राति आठ बजेतिर अत्याधिक मादक पदार्थ सेवन गरी पानीको तलाउमा हाम फाल्दा एक पुरूष बेपत्ता भएका छन् सुरमा गाविस तीनका अडतिस वर्षीय वीरेन्द्र पुजाराले रक्सी सेवन गरी सुरमा गाविस तीनमा रहेको दौतालमा हाम फाल्दा बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ बोहराको खोजी कार्य भइरहेको प्रहरी नायब परीक्षक नरेन्द्र चन्दले बताउनु भएको छ जंगली बनेरले बाली नष्ट गर्न थालेपछि डडेलधुराको बगरकोटको ढुङ्गरीका किसान चिन्तित भएका छन् दैनिक जसो ठूलो समूहमा आउने बदेलहरूले खेतबारीमा लगाएको अन्नबाली र नगदी बाली नष्ट पारेको कृषकहरूले बताएका छन् तरकारी बारीमा समेत जंगली बदेलले क्षति पुर्याएको स्थानीयले स्थानीय दीपक राज भट्टले जानकारी दिएका छन् रातिको समयमा खेतबारीमा आएर खेतीबाली नष्ट गर्न थालेपछि किसानहरू रातभरि जागराम बस्न थालेको उनले बताएका छन् साथै दिउँसो बाँदरले मकै बाली नष्ट गर्ने गरेपछि किसानहरूको वन्यजन्तुकै पहरो बस्नुपर्ने बाध्यता आएको किसानहरूलाई उद्धित गर्दै भट्टले जानकारी दिनुभएको छ बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका कञ्चनपुरका एकजना व्यवसायी कारागार चलान भएका छन् बेलौरीकै सोह्र वर्षकी बालिकालाई घरमै जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बेलौरी नगरपालिका छका पचपन्न वर्षका व्यवसायी रामकृष्ण श्रेष्ठ कारागार चलान भएका हुन् श्रेष्ठ विरूद्ध जबरजस्ती करणी उद्योग अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत पेश गरिएको थियो विश्व मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनल नेपालको आगामी भदौमा हुने पच्चिसौं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ नेतृत्वका लागि एमनेस्ट्री इन्टरनेशनल नेपाल समूह उनानब्बे टिकापुरका पूर्व संयोजक कर्णबहादुर कुँवरले पनि उम्मेदवारी दिनुहुने भएको छ एआई नेपाल समूह उनानब्बेको सम्पन्न बैठकले समूहका सल्लाहकार एवं संस्थापक संयोजक कुँवरलाई राष्ट्रिय कार्यसमिति सदस्यमा उम्मेद्वारीका लागि सिफारिस गरेको हो आगामी भदौ पच्चीस र छब्बीस गते पर्यटकीय नगरी पोखरामा हुने एआई नेपालको उक्त साधारण सभाले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ त्यस्तै समूहको बैठकले लम्कीका पदमराज चौला गाई र टिकापुरका रामनारायण चौधरीलाई कार्य समिति सदस्यमा र कर्ण बहादुर कुँवर नन्दराज खनाल बद्रीप्रसाद लम्साल ललिता शाही र बहादुर धामीलाई समूहको सल्लाहकारमा मनोनयन गरिएको संयोजक कुम्भराज बडुवालले जानकारी दिनुभएको छ जिल्ला विकास समिति अछामको गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ समीक्षा गोष्ठीमा जिल्लामा वर्षभरि भए गरेका क्रियाकलापहरू र वार्षिक प्रगति विवरण बारे प्रस्तुतिकरण गरिएको थियो वार्षिक समीक्षा गोष्ठीमा जिल्ला विकास समिति अछाम सहित जिल्ला स्थित विभिन्न विकास कार्यालयहरू जिल्ला वन कार्यालय जिल्ला पशु सेवा कार्यालय जिल्ला भू संरक्षण कार्यालय घरेलु तथा साना उद्योग विकास समिति जिल्ला शिक्षा कार्यालय महिला तथा बालबालिका कार्यालय जिल्ला स्वास्थ्य कार्यालय कार्यालय जिल्ला आयुर्वेदिक औषधालय लगायतका कार्यालयहरूले वार्षिक रूपमा गरेको काम बारे सरकारवालालाई जानकारी गराएका थिए आफ्नो कार्यालयबाट प्रभाव भएको सेवा र वार्षिक प्रगति विवरण उक्त कार्यक्रममा पेश गरिएको थियो यस्तै जिल्ला स्थित विभिन्न गैर सरकारी संघ संस्थाहरूले पनि गत आर्थिक वर्षमा संस्था मार्फत भए गरेका काम कार्यवाही र प्रगति विवरण बारे सरकारवालालाई जानकारी गराएका थिए वार्षिक समीक्षा कार्यक्रममा आफ्नो कार्यालय र संघ संस्थाको वार्षिक कार्य प्रगति प्रतिवेदन पेश हुनुका साथसाथै आर्थिक खर्चको विवरण समेत पेश गरिएको थियो अछामका स्थानीय विकास अधिकारी शिव प्रसाद हुमागाईको अध्यक्षतामा भएको वार्षिक समीक्षा कार्यक्रममा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधिहरू सरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरू गैर सरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरू संचारकर्मी र सरोकारवालाहरूको सहभागिता रहेको थियो उक्त समीक्षा कार्यक्रमको सहजीकरण जिल्ला विकास समिति अछामका वरिष्ठ सूचना अधिकृत पदम माझीले भएको थियो अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ आज दिउँसो पाउने दुई बजेतिर बैतडीको दशरथ चन्द नगरपालिका एक गोठला पानी जगन्नाथ क्याम्पस नजिकै गोठलापानीबाट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 र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ हवस् समाचार बुलेटिनबाट हामी द्वय विदा हुन्छौँ नमस्कार